नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा चितवनको खैरेनी नगरपालिका जिल्ला पहिलो साक्षर नगरपालिका घोषणा भएको छ यसअघि चितवनका रत्नगर र भरतपुर नगरपालिकाका केही ओडाहरूलाई मात्रै साक्षर घोषणा गरिएको थियो खैरेनी नगरपालिका कार्यालयमा हिजो आयोजित एक भव्य कार्यक्रमका विश्व नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो साक्षर कक्षामा सहभागी खैरेनीकी सतहत्तर वर्षीय अम्बिका खरेलले साक्षर नगरपालिका घोषणा कार्यक्रमको ब्यानरमा आफ्नो नाम लेखेर उद्घाटन गर्नुभयो यसअघि साबिकको खैरेनी चैनपुर र कुम्रोज गाविसमा छुट्टा छुट्टै साक्षर कक्षा सञ्चालन गरिएको थियो नगरभित्र रहेका पञ्चानब्बे प्रतिशत निरक्षरलाई साक्षर बनाई साक्षर नगरपालिका घोषणा गरिएको खैरेनीमा साक्षर कक्षाको जिम्मा पाएको सामुदायिक अध्ययन केन्द्र खैरेनीका अध्यक्ष गोपाल परियालले जानकार दिनुभयो उहाँका अनुसार नगरमा कुल निरक्षर सात हजार दुई सय छत्तीस रहेकोमा छ हजार आठ सय छयासी अर्थात पञ्चानब्बे दशमलव दशमलव एक छ प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको हो बाँकी रहेकाहरू विरूद्ध अशक्त र आँखा नदेख्ने समस्या रहेकाहरू रहेको अध्ययन केन्द्रका अध्यक्ष परियारले बताउनुभयो जसमध्ये आठ सय सत्तालिस दले तीन हजार एक सय एकजना जाति र बाँकी दुई हजार नौ सय अन्य समुदायका साक्षर कक्षामा सहभागी थिए खैरेनी नगरपालिकामा खैरेनी सामुदायिक अध्ययन केन्द्र सहयोगी महिला साना किसान सहकारी संस्था सृजनशील थारू समाज बास र कुम्रोज सामुदायिक अध्ययन केन्द्रले साक्षरता कक्षा सञ्चालन गर्ने जिम्मा पाएका थिए चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा भएको साक्षर नगरपालिका घोषणा कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम केलाल खैरेनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ वामबुद्धि प्रेम रिमाल नेपाली कंग्रेसका राजेन्द्र चौधरी नेकपा एमालेका पूर्ण डल्लाकोटेकी गिर नेकपा माओवादीका रामेश्वर पोखरेल नेकपा मालेका श्रीकृष्ण थपलिया राप्रपाका देवराज कणेल सद्भावना पार्टीका राजकुमार वर्तोला संघीय लोकतान्त्रिक मसका टिकेन्द्र चौधरी खैरेनी उच्च माविका प्रधान भरत पोखरेल महिला समन्वय समितिको उपाध्यक्ष सुशीला उप्रेत प्रतिनिधि लगायतले बोल्दै साक्षर घोषणा गरिसकेपछि चुनौती पनि त्यत्तिकै रहने भएकाले निरक्षरतालाई पूर्ण रूपमा उन्मूलन गर्न सबै जुट्नुपर्ने बताएका थिए घोषणा कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्मा पौडेलको अध्यक्षतामा भएको थियो साक्षर घोषणा अघि विभिन्न झाँकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो सन् दुई हजार पन्ध्रभित्र नेपालबाट निरक्षर उन्मूल गर्ने उद्देश्य अनुसार चितवनमा पनि साक्षर कक्षा सञ्चालनबाट निरक्षरलाई साक्षर बनाउने क्रम बढेको छ जिल्लामा हालसम्म एक दर्जनभन्दा बढी गाविस तथा भरतपुर र रत्नगर नगरपालिकाका केही ओडाहरूलाई साक्षर घोषणा गरिसकेको छ सरकारले गरीब असहाय वृद्ध लगायतका लागि निशुल्क औषधि उपलब्ध गराउने घोषणा गरे पनि बजेट निकासा नभएपछि सरकारी अस्पतालमा समस्या उत्पन्न भएको छ चितवनको भरतपुर अस्पताल चाहिँ देशभरका आठवटा अस्पतालबाट लक्षित समुदायलाई निशुल्क औषधि वितरण थालिएको थियो दुई वर्ष अघि औषधि वितरण थालिए पनि हालसम्म बजेट निकासन नहुँदा अस्पताललाई समस्या उत्पन्न भएको छ भरपुर अस्पतालले आफ्नै परिसरमा भाडामा बसेका दुई फार्मेसीबाट झण्डै रूख एक करोड़ बराबरको औषधि खरिद गरेर बाँडिसकेको जनाएको छ अस्पतालमा खोलिएको सामाजिक इकाइले अति गरीब अपाङ्ग ज्येष्ठ नागरिक महिला स्वास्थ्य स्वयंसेविका लैङ्गिक हिंसा पीड़ित द्वन्द पीड़ित पीड़ितलाई निशुल्क रूपमा औषधि वितरण गर्दै आएको छ सरकारको घोषणासँगै औषधि वितरण भए पनि बजेट भने निकासा नभएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हरिबहादुर केसीले बताउनुभयो उहाँका अनुसार शिविरमा रहेका माओवादी लडाकु स्थानीय श्रीराज मेडिकल हलमा करिब रु असी लाख र साँझको फार्मेसीमा रु सोह्र लाख बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ती फार्मेसीले अस्पताललाई बुझाउनुपर्ने भाडा रकम रोकिएका छन् औषधिको ठूलो रकम भुक्तानी नभएपछि भाडा रकम बुझाउन नसकिएको श्रीराम मेडिकल हलका संचालक जनक पौडेलले बताउनुभयो अस्पतालले तत्कालीन माओवादी लडाकुको शिविरका बिरामीका लागि उपलब्ध गराएको औषधिको रु एघार लाख पचास उपचार समेत हालसम्म निकासा नभएको अस्पतालका लेखा प्रमुख सूर्यमणि कर्णेलले बताउनुभयो अस्पताल परिसरका फार्मेसीबाट उठ्ने भाडा रकमबाट अस्पताल विकास समितिले कर्मचारीको तलब भत्ता अध्यादेश अति आवश्यक सामग्री खरिद लगायतका काम गर्दै आएको छ औषधिको रकम निकासन नभएर भाडा रकम रोकिएपछि सुताल विकास समिति मार्फत हुने काम रोकिएको लेखा प्रमुख कणेलले बताउनुभयो लामो समयदेखि निकासा हुन नसकेको रकम निकासाका लागि आफू आएपछि पटक पटक ताकेता गरिसकेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केसीले बताउनुभयो अस्पतालका चिकित्सक र स्वयं मेसो समेतकाले समयमा अस्पताल नबस्ने गुनासो आइरहेका बेला भरतपुर अस्पतालमा मेसो नियुक्त भएर आएका केसीले भने बिहानैदेखि बेलुकीसम्म पुरै समय अस्पताललाई दिँदै आउनु भएको छ चितवन क्षेत्र नम्बर चारबाट विजय सभासद रामकृष्ण घिमिरेले तोकिएको सबैमा संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ संविधान लेखनका लागि संविधान सभा भवनभित्र कार्यतालिका अनुसार काम भइरहेको भन्दै तोकिएको समयमा संविधान जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो नेपाली कंग्रेस शुभेच्छुक संस्थाद्वारा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै सभासद घिमिरेले अहिले सरकारको काम संविधान निर्माणतर्फ केन्द्रित भइरहेको हुँदा संविधान जारी नहुने नहुन भन्ने विषयमा दुविधा नरहेको बताउनुभयो संविधान जारी गर्ने सबै सँगै देशको विकासका काममा पनि सरकारको ध्यान गएको भन्दै जनताले अब छिट्टै विकासका विकासको महसुल गर्ने गरी बजेट आउने सभासद घिमिरेले बताउनुभयो शुभेच्छुक संस्था समन्वय समितिका संयोजक विष्णु प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस चितवनका सभापति टिक प्रसाद गुरूङ सचिवहरू जितनारायण श्रेष्ठ सुनिल श्रेष्ठ कृषि तथा वन विश्वविद्यालयका रजिस्ट्रार सूर्यकान्त घिमिरे प्राध्यापक संघका केन्द्रीय महासचिव प्रकाश अधिकारी प्रजातान्त्रिक कानून व्यवसायी संघका अध्यक्ष विष्णु अर्याल नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष दुर्गा प्रसाद सफागाई नेपाल कर्मचारी युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद प्राचुली प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष नारायण प्रसाद चालिसे नेपाल शिक्षक संघ चितवनका अध्यक्ष ध्रुव पोखरेल बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेदी लखातले बोल्नु भएको थियो चितवनको सौराहमा वृक्षारोपण अभियान शुरू भएको छ सौराहलाई स्वच्छ सफलता र सुन्दर नगरी बनाउन हरियाली सौराह अभियान थालिएको क्षेत्रीय होटलसँग सौराहका सौराहका पूर्वाध्यक्ष हरिभक्त घिमिरेले जानकारी दिनुभयो सौराहमा यसअघि निर्माण भएको गुरू योजनामा पनि वृक्षारोपण र व्यवस्थित बचावलाई प्राथमिकता दिइएको छ सोही योजना अनुसार हरियाली सौरा अभियान थालिएको गुरू योजना निर्माण समितिले जनाएको छ यो वर्ष सौराहको क्षेत्रमा मात्रै एक हजार भन्दा बढ़ी बिरूवा रोप्ने योजना छ जिल्ला वनले पनि चितवनमा वृक्षारोपणलाई प्राथमिकता दिएको छ नेपालकै तेस्रो पर्यटकीय गन्तव्य भएर पनि सौरा व्यवस्थित हुन सकेको छैन यहाँका रेस्टुरेन्ट व्यवसायले समेत उज्यालो सौरा कार्यक्रम शुरू गरेका छन् त्यसैले सबै कुरालाई व्यवस्थित गर्न अभियान चलाइएको पर्यटन व्यवस्था साईले बताएका छन् चितवन आउने पर्यटकहरू सांस्कृतिक सँगै जंगली जनावरको अवलोकन तथा हात्ती सफारीका